6 megahertz. कार्यक्रम लाग्छ रेडियो भिजनमा मजा साथमा दस बजियो देश तथा विदेशका खबरहरू तपाईँले सुनिसक्नु भएको छ रेडियो भिजन एकानब्बे दशमलव छ मेगा आर्समा अब भने बेला भएको छ कार्यक्रम मुक्तक मालाको मुक्तक माला लिएर मदन भण्डारी आज पनि उपस्थित भइसकेको छु मलाई प्रविधि संयोजनमा प्रेमपूर्वक प्रेमजीले साथ दिइरहनु भएको छ तपाईँले एकानब्बे दशमलव छ मेगार्समा हामीलाई अहिले पूर्वमा सिमानासँगै जोडिएका भारतका विभिन्न ठाउँहरूमा सुनिरहनु भएको छ त्यस्तै गरेर W W W dot radiovision dot com dot NP log on गरेर विश्वभरिकै साथ सुनिरहनु भएको हुनुपर्छ मोबाइल एप्लिकेशन हाम्रो पात्रको रेडियो लिस्टमा गएर रेडियो भिजन सर्च गरेर पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा धेरै धेरै स्वागत छ हार्दिक नमस्कार श्रोता सरकार भोको पेटमा जवान दौडिरहेका छन् सरकार भोको पेटमा जवान दौडिरहेका छन् साउदी कतार कोही जापान दौडिरहेका छन् देशमा अनिकाल लागिरहेको बेला सहरमा पेट खटाउन मान्छे सास बिहान दौडिरहेका छन् ओहो यो मुक्तक मुक्तकार नवराज विष्ट सफलजीको सिन्धुपाल्चोक चौतारा नगरपालिका छ उहाँको घर हो हाल उहाँ काठमाडौँमा हुनुहुन्छ पहिलो पटक हुनुपर्छ नवराज विष्ट सफलजी आफ्ना चुस्किला मुक्त खराबहरूसँगै हामीहरू समक्ष आउनुभएको आजको कार्यक्रम मुक्तक मालामा नवराज विष्टजीका यिनै मुक्त खराबहरूसँगै श्रोता मुक्तकको सिलसिला मैले सुरु गर्न चाहे आजको यो बसाईमा तपाईँहरूले नै पठाउनुभएका धेरैभन्दा धेरै मुक्त खराबहरू मसँग छन् तपाईँले Muktak Mala at the rate Gmail dot कममा मुक्तक मेल गर्नुभएको छ मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा मुक्तक पठाउनु भएको छ म आलो पालो जोड्दै जानेछु हेरौँ निर्धारित समयमा कति सक्छु म मुक्तक राख्न ढिला गर्दिनँ कार्यक्रममा मुक्तक नै लिन्छु ल इमान्दार हुनुपर्ने गद्दार किन भएको इमान्दार हुनुपर्ने कत्तार किन भएको शिर ठाडो हुनुपर्ने लम्पसार किन भएको जनताको दुई तिहाई बहुमत पाएर पनि यति धेरै यो सरकार लाचार किन भएको यो प्रश्न मुक्तकमा मुक्तकार अनि नेउपाने मनको आँखाजीको जनकपुर उहाँको घर हो हाल उहाँ हेटौँडा दुईमा हुनुहुन्छ अनि स्नेउ पानी मनको आँखा निकै कचकको मुक्तकको बाँड प्रहार गर्नुहुन्छ व्यङ्ग्य कस्नुहुन्छ आउँदै गर्नुहुन्छ मुक्तक मालामा मिठो माया बोकेर मनको आँखा मुक्तक सङ्ग्रह उहाँको पाठक समक्ष छ अर्को मुक्तक म कार्यक्रममा लिइहाल्छु मसँग मुक्तक छ सुरज पराजुलीजीको एक उदाहरण नारी बनी सिन्दुर नपुस्नु है एक उदाहरण नारी बनी सिन्दुर नपुस्नु है जति अप्ठ्यारो पारे पनि सिन्दुर नपुस्नु है म मरेपछि सिउँदो पुस्न खोज्ला समाज मेरो पति सजाउँछु भनी सिन्दुर नपुस्नु है यो मार्मिक मुक्तक मुक्तकार सुरज पराजुलीजीको पोखरा घर हो अर्को मुक्तक छ मसँग देव पिरहीजीको गिज्याउँछ तिम्रो तस्बिरले बेला बेलामा गिज्याउँछ तिम्रो तस्बिरले बेला बेलामा बक्स नासुका धार पिरले बेला बेलामा एउटै मुटु थियो हाम्रो आज दुई भइदिँदा गोत्सन सम्सनाका तिरले बेला बेलामा देव दाङ उहाँको घर हो दाङ नारायणपुर हाल उहाँ मलेसियामा हुनुहुन्छ आउँदै गर्नुहुन्छ मुक्तक मालामा मिठो माया बोकेर अर्को मुक्तक मसँग छ दिपेश थिङजीको जे कुरामा नि खडा गरिरहन्छ जे कुरामा नि खडा गरिरहन्छ मस्किँदै अनि लफडा गरिरहन्छ अधिकांश जोडी प्रेम सम्बन्धमा खै किन किन झगडा गरिरहन्छ दिवेश तेङजी घ्याङलेख गाउँपालिका पाँच सिन्धुली उहाँको घर हो सम्भवत हुनुपर्छ उहाँ पहिलो पटक हामीहरू समक्ष आउनुभएको गगन विष्टजीको मुक्तक मसँग छ भने श्रोता कुवेतमा हुनुहुन्छ हाल उहाँ नेपालको ठेगाना भने उहाँले लेख्न छुटाउनु भएछ उहाँले मुक्तक विवाहको महिना छ सोही अनुसारको लेखेर पठाउनु भएको छ ससुरा बाँकी छोरी दिनुहोस् नत्र झुन्डिन्छु डोरी दिनुहोस् ससुरा कि छोरी दिनुहोस् नत्र झुन्डिन्छु डोरी दिनुहोस् बच्चनले छोरीको नाम नमेटिने गरी यो मुटुमा कोरिदिनुहोस् मात्र छोरी माग्छु अरू केही चाहिँदैन मलाई धन सम्पत्ति कि आफ्नै छोरी दिनुहोस् नत्र छिमेकीको छोरी चोरी दिनुहोस् गगन विष्टजी उहाँले यसरी रमाइलोसँगले हामीलाई सम्झनुभयो यो पाला अर्को मुक्तक मसँग सश्रोता मनोज लामा अकिन्चनजीको रामेछाप सुनापति तीन हिलदेवी उहाँको घर हो हाल उहाँ भक्तपुरमा हुनुहुन्छ अबको क्रममा मनोज लामा अकिन्चनजीको मुक्तक मुक्तकसँगै पहिलो साङ्गीतिकको शैली तपाईँलाई श्रोता गयौ तिमी प्रेमको घर ढलाएर गयौ गयौ तिमी प्रेमको घर ढलाएर गयौ तिमलाई माया गर्ने दिल जलाएर गयौ जुन मुटुमा बस्थ्यौ हिजो थड्कन बनेर त्यही मुटुमा आज छुरा चलाएर गयो जोडेको नाता तोडेर गयो भी खोली तारे अन्माएर तिम्रो डोली जल्ती खोली तारे दया रेडियो भिजन एकानब्बे दशमलव छ मेगार्समा मुक्तक माला सुनिरहनु भएको छ अनि यो गीत मुक्तक मालामा बजियो मदन भण्डारी छु तपाईँहरू समक्ष प्रविधि समिजनमा प्रेमजी हुनुहुन्छ मनोज लामा अकिन्चनजीका मुक्त करपहरूसँगै यो गीत मैले तपाईँहरू समक्ष राखेँ आजको यो बसाइमा म श्रोता तपाईँहरूले नै पठाउनुभएका मुक्त करपहरू आलो पालो लिइरहेको छु न कुनै दुःखमा हुनुहुन्छ न कुनै पीडामा हुनुहुन्छ न कुनै दुःखमा हुनुहुन्छ न कुनै पीडामा हुनुहुन्छ उहाँ त बस सरकारले दिएको सुविधामा हुनुहुन्छ लाग्छ मेरी सिकिस्त बिरामी आमा अब बाँच्दिनन् किनकि यो समयमा डाक्टर साहब बिदामा हुनुहुन्छ हो पटक खचपको मुक्तक यो मिठो मुक्तक मुक्तकार दिनेश पुन्जीको रुकुम पश्चिम उहाँको घर हो दिनेश पुन्जी बडो खसबको मुक्तक लेख्नुहुन्छ आउँदै गर्नुहुन्छ मुक्तक मालामा मिठो प्यार भोकेर यसरी नै अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ गणेश जपरेल प्रयासरतजीको लगाएर कालो कोट ठुलै सान गर्छन् लगाएर कालो कोट ठुलै सान गर्छन् देखाउँदै दे हजारको नोट ठुलै सान गर्छन् अब चुनाव आउँदा विचार गर्नुहोला हजुर पाएपछि नेताहरू भोट ठुलै सान गर्छन् व्यङ्ग्य अर्को मुक्तकमा गणेश जप्रेल रजीको बजाङ उहाँको घर हो हाल उहाँ बुटवालमा हुनुहुन्छ अर्को मुक्तक म कार्यक्रममा लिइहाल्छु मसँग मुक्तक छ श्रोता साहित्य प्रेमी सूर्यजीको जान्नेले नजान्नेलाई पढाएर जान्छन् जान्नेले नजान्नेलाई पढाएर जान्छन् गफाडीले धेरै कुरा बढाएर जान्छन् मन्दिर आउँछन् कोही अशान्ति बोकेर हात जोड्दै फुल प्रसाद चढाएर जान्छन् साहित्य प्रेमी सूर्य पोखरा उहाँको घर हो समूहत हुनुपर्छ उहाँ पनि पटक हामीहरू समक्ष आउनुभएको अर्को मुक्तक मसँग छ श्रोता सन्तोष सुवेदीजीको तिमीले घुम्टो नौडेको भए तिमीले घुम्टो नौडेको भए फुल बगैँचामा नगोडेको भए म यसै पछ्याउने थिइनँ तिमीले वासना नछोडेको भाइ ओहो सन्तोष सुवेदीजी बारादशी गाउँपालिका छ झापाका मन उहाँ पनि हुनुपर्छ पहिलो पटक नै हामीहरू समक्ष भएको अर्को मुक्तक मसँग छ नारायण सिलवाल बिराजीको गोदावरी दुई ललितपुर उहाँको घर हो उहाँ पनि मलाई लाग्छ पहिलो पटक नै हामीहरू समक्ष जोडिनु भएको आज धेरै नवीन नामहरू मुक्तक मालाको लागि भने नवीन नामहरू म कार्यक्रममा लिन पाइरहेको छु मलाई बडो खुसी लागेको छ अबको क्रममा नारायण सिलवाल बजी राजनीतिमा जसो जालझेल भइरहन्छ राजनीतिमा जसो जालझेल भइरहन्छ जहिले पनि एक अर्कामा ठेलमठेल भइरहन्छ संसद भवन हो कि त्यो कबड्डी खेल्ने ठाउँ बेला बेलामा नेताको कबड्डी खेल भइरहन्छ नारायण सिलवालजी यसरी व्यङ्ग्य कस्तै आउनुभयो हामीहरू समक्ष ललितपुरबाट अर्को मुक्तक म कार्यक्रममा लिँदैछु मसँग मुक्तक छ सन्तोष बोहरा समर्पणजीको बाँच्न गाह्रो भएको छ मलाई प्यार गरेर बाँच्न गाह्रो भएको छ मलाई प्यार गरेर निर्दोष मुटुमाथि तिखो छुरा प्रहार गरेर सयौं सुनि सँगै जिउँछु मर्छु भन्नेले आज गएकी छन् मेरो यो मनबाट सवार गरेर सन्तोष बोहरा समर्पणजी चिर गाउँपालिका एक बझाङका मुक्तकार हाल दक्षिण भारतमा हुनुहुन्छ प्रियसीले सँगै मर्छु सँगै जिउँछु भन्दा भन्दै पनि आफूबाट टाढा भएकी मुक्तकमा हामीले सुन्यौँ सन्तोष बोहराजीको अब प्रियसीसँग सँगै हुँदा कस्तो हुन्छ त जनक जङ्घारजीको मुक्तकमा हामी सुन्छौँ टिकापुर कैलाली उहाँको घर हो जनक जङ्घारजीको मुक्तक अबको क्रममा श्रोता हामी सँगसँगै सँगै अर्को एउटा गीत सुन्नेछौँ मैले प्रविधि संयोजनमा प्रेमजीलाई गीत तयारी अवस्थामा राख्नको लागि अनुरोध गरे अबको क्रममा जनक जङ्गारजीको मुक्तक मुक्तकसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई श्रोता निकै मिठो सम्बन्ध हुन्छ प्रियासँगै भएपछि निकै मिठो सम्बन्ध हुन्छ प्रियासँगै भएपछि जस्तो सुनमा सुगन्ध हुन्छ प्रियासँगै भएपछि श्रीप एक फेर प्रेम रस चाखेर त हेर्नुहोस् हजुर एउटा छुट्टै आनन्द हुन्छ प्रियासँगै भएपछि तिमी मसँग भइदिए जेसुकै आँट्न तिमी मसँग भइदिए जे सुकै आँट्न सक्छु म हेरेर तिमीलाई नै हेरेर तिमीलाई नै जिन्दगी काट्न सक्छु म तिमी मसँग भई होइन भने छ कसम बोलेर सत्य तिमीलाई पाइन भने छ कसम बोलेर सत्य तिमीलाई पाइन भने छ कसम झुठो यो दुनिया तके झूठो यो दुनिया त के भगवानलाई ढाट्न सक्छु म तिमी मसँग भइदिए जनक जङ्घार चिका मुक्तकरपहरूसँगै श्रोता तपाईँले यो गीत सुन्नुभयो मुक्तक मालामा सुन्नुभयो आजको यो बसाइमा म तपाईँहरूले नै मायाले पठाउनुभएका मुक्तकरपहरू लिइरहेको छु नभएर टन्न धन सम्पत्ति परदेश हिँडेको हुँ नभएर टन्न धन सम्पत्ति परदेश हिँडेको हुँ किन्न आमालाई ओखती परदेश हिँडेको हुँ गाउँमा कुनै रोजगारीको अवसर नपाउँदा हुन्छ कि भनी केही प्रगति पर्दै सिँडेको हुँ मुक्तक मुक्तकार मोहन बाग प्रवासी मनोजीको बुङ्गल नगरपालिका दस बजाङ उहाँको घर हो हाल भारत बेङ्गलोरमा हुनुहुन्छ लामो समयपछि उपस्थित भए दाजु तर कार्यक्रम हरेक एपिसोडहरू डाउनलोड गरेर सुन्ने गरेको छु भन्नुभएको छ सँगसँगै मलाई पनि लाग्दै थियो तपाईँ कता हराउनुभयो भनेर आउनुभयो निकै मिठो माया बोकेर आउनुभयो आउँदै गर्नुहोला यसरी नै आगामी दिनहरूमा पनि मोहन बाग प्रवासी मनोजीको मुक्तक सँगसँगै म अर्को मुक्तक लिन्छु श्रोता मसँग मुक्तक छ देवेन्द्र बुढाथोकी दर्पण दङ्गालीजीको अब तिमीलाई बोलाउनुको अर्थ रहेन अब तिमीलाई बोलाउनुको अर्थ रहेन तस्विरहरू हेरी टोलाउनुको अर्थ रहेन अतीतका तिता मिठा पलहरू सम्झिँदै मनमुटु जलाई लोलाउनुको अर्थ रहेन देवेन्द्र बुढाथोकी दर्पण दङ्गालीजी गोराई पन्ध्र दाङ हाल मरूभूमिको बगरबाट भनेर हामीलाई सम्झनुभयो अर्को मुक्तक म लिँदैछु मसँग मुक्तक छ श्रोता तारा सिंह मगर्जीको हराएपछि बचपन प्यार गर्न लगाउँछन् हराएपछि बचपन प्यार गर्न लगाउँछन् टाढा भइदिँदा छन् प्यार गर्न लगाउँछन् आफन्तहरू पनि यतिसम्म भएछन् दिएर फाटेको मन प्यार गर्न लगाउँछन् तारासिंह मगर्जी ढोरपाटन चार बागलुङबाट समूहत पहिलो पटक नै हुनुपर्छ हामीहरू समक्ष आउनुभएको श्री कृष्ण गुरुङजीको मुक्तक अबको क्रममा श्रोता मसँग रहेको छ तनहु उहाँको घर हो आफैले आफैलाई ठुलो खै कसले बनायो आफैले आफैलाई ठुलो खै कसले बनायो नीति नियमहरू खुकुलो खै कसले बनायो व्यवहारमा भेटिँदैनन् भने यी कुराहरू नारी पुरुष बराबरको तुलो खै कसले बनायो हो नि श्री कृष्ण गुरुङजीको प्रश्न मुक्तकमा प्रश्न तनहुबाट प्रश्न मैले अहिले राखेँ अबको क्रममा हुनुहुन्छ मुक्तकार डिल्ली प्रसाद छतकुली डिपिजी धादिङबाट आउनुभयो मुक्तक मालामा हाल उहाँ मलेसियामा हुनुहुन्छ निकै लामो समय पश्चात आउनुभयो डिल्ली प्रसाद छतकुली डिपिजी अबको क्रममा उहाँको मुक्तक विदेशमा साथीभाइसँग माया दया गर्ने बानी रत्ती नहुँदा विदेशमा साथीभाइसँग माया दया गर्ने बानी रत्ती नहुँदा बिरामी पर्दा एकै क्षणमा निको पार्ने यहाँ ओखती नहुँदा सम्झन पुग्छु परदेशी आफ्नै परिवार यसै बेला साथी कसम मरेनी सँगै सँगै भन्ने साथमा श्रीमती नहुँदा परदेशको बसाई विशेष त एक्लै बस्दा बिरामी पर्दा तातो पानीसम्म बनाएर दिने मान्छे नहुँदा कति गाह्रो हुन्छ है औषधि त परको कुरा अनि त्यति बेला आउँछ घर परिवारको याद त्यति बेला आउँछ आफ्नो प्यारीको याद अनि त्यति बेला आउँछ आफ्नाहरूको याद साथीभाइहरूको याद मुक्तकमा डेली प्रसाद सतकुली डिपिजीले मार्मिक ढङ्गले यसरी हामीलाई सम्झनुभयो अब भने श्रोता हामी कार्यक्रममा अर्को एउटा गीत सुन्नेछौ मसँग मुक्तक नवीन संघर्ष सिन्धुलियाजीको रहेको छ धेरै समयपछि आउनुभयो उहाँ पनि कार्यक्रमको सुरुवाती अङ्कहरूमा नियमित रूपमा आउनुहुन्थ्यो कता हराउनु भएको थियो खुन्नी नवीन सङ्घर्ष सिन्धुलियाजीको मुक्तक सँगै अर्को एउटा साङ्गीतिकको शैली तपाईँलाई श्रोता कोही आँखामा छ यी नानीमा मुस्कुराउँछ कोही आँखामा छ यी नानीमा मुस्कुराउँछ दुखी सुखी हुन्छ हर कहानीमा मुस्कुराउँछ बरु म पटक पटक रोएँ तिमीलाई सम्झिएर तिम्रो फोटो मलाई हेर्दै सिरानीमा मुस्कुराउँछ तिमी साथमा हुँदा नि मजा लाग्छ मलाई तिम्रो यादमा रुदा नि मजा लाग्छ मलाई तिमी साथमा हुँदा नि मजा लाग्छ मलाई तिम्रो यादमा रुदानी नि मजा लाग्छ मलाई तिमी गयो तिमी गयो म देखि टाढा तिम्रो तस्बिर छ मेरो सिरानीमा त्यही तस्बिर छुदानी मजा लाग्छ मलाई त्यही तस्बिर छुदानी मजा लाग्छ मलाई आउँदैनन् आउँदैनन् आउँदैनन् कि सुखका दिन फर्केर आउँदैनन् आउँदैनन् आउँदैनन् कि सुखका दिन फर्केर सिसिरामा उजाडिँदै बसेको छु बसन्त पर्खेर तिमीलाई पर्खिँदा नि मजा लाग्छ मलाई याद यादमा तडपिँदा पिदानी मजा लाग्छ मलाई तिमी गयो म देखि टाढा तिम्रो तस्बिर छ मेरो सिरानीमा त्यही तस्बिर छुदानी मजा लाग्छ मलाई त्यही तस्बिर तपाईँहरूले तपाईँको रेडियो तपाईँको आवाज रेडियो भिजन एकानब्बे दशमलव छ मेगामा कार्यक्रम मुक्तक माला सुनिराख्नु भएको छ मनन भण्डारीको साथमा कार्यक्रम सुन्दै गर्नुहोस् हुँदैन हुँदैन हुँदैन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 तपाईँले मोबाइल एप्लिकेशन नेपाली अडियो बुकमा पनि हामीलाई भेटाउन सक्नुहुन्छ आजको यो वसाईमा म तपाईँहरूले नै पठाउनुभएका मुक्त खराबहरू कार्यक्रममा लिइरहेको छु अबको क्रममा म मुक्तक नै जोड्छु लालचको जहरले पनि सबैलाई बिरानो बनाउँछ लालचको जहरले पनि सबैलाई बिरानो बनाउँछ यो स्वार्थी सहरले पनि सबैलाई बिरानो बनाउँछ ऊ भन्छ यो सहरले सबैको रहर पुरा गर्छ भनेर तर आफ्नै रहरले पनि सबैलाई बिरानो बनाउँछ मैले मुक्तक बोल्ने सिलसिला पुनः शुरू गरे प्रचण्ड गौतमजीको यो मुक्तक काठमाडौँ उहाँको घर हो प्रचण्ड गौतमजी पछिल्ला कार्यक्रमहरूमा निकै मिठो माया हामीलाई बाँडिरहनु भएको छ आउँदै गर्नुहुन्छ मिठा मिठा मुक्त खरबहरूको साथमा अर्को मुक्तक म कार्यक्रममा लिन्छु मसँग मुक्तक छ धीरज भट्ट सरवरजीको मेरो सम्पूर्ण सर्वस्व सम्पत्ति लिएर गयो मेरो सम्पूर्ण सर्वस्व सम्पत्ति लिएर गयो दयामाया गरेन दैवले कति लिएर गयो आमा मरेको खबर सुनेपछि घारसम्म दुश्मन पनि आज दागपति लिएर गयो धीरज भट्टजी धीरज भट्ट सरोवर अत्तरिया कैलाली हाल काठमाडौँबाट सम्भवत पहिलो पटक हुनुपर्छ यसरी हामीहरू समक्ष आउनुभयो अर्को मुक्तक मसँग छ श्रोता आरजी चिन्तनजीको मनको निचोड पाइला पाइलामा हुन्छ मनको निचोड पाइला पाइलामा हुन्छ मिलन बिछोड पाइला पाइलामा हुन्छ एक दुर्घटनाले जीवन कहाँ टुङ्गिन्छ र भाग्य लेख्ने मोड पाइला पाइलामा हुन्छ ओहो हो नि हार्जी चिन्तनजी नुवाकोटबाट कार्यक्रम मुक्तक मालालाई यसरी सम्झनुभयो अर्को मुक्तक छ मसँग सीताराम राईजीको बारम्बार सरकार पनि दमन गरिरहन्छ बारम्बार सरकार पनि दमन गरिरहन्छ जनता सडकमा आन्दोलन गरिरहन्छ कहिलेसम्म हो सरकारले यो देशमा अपराधीलाई हेरौँ जतन गरिरहन्छ व्यङ्ग्य सीताराम राईजीको मुक्तकमा उदयपुर उहाँको घर हो कविता घरती मगर्जीको श्रोता अर्को एउटा मुक्तक मसँग छ उहाँ पनि सरकारलाई मुक्तकमा यसो भन्नुहुन्छ के गर्ने के नगर्ने खाली तनावै तनाव छ सरकार के गर्ने के नगर्ने खाली तनावै तनाव छ सरकार कर्णालीमा गाँस बाँस कपासकै अभाव छ सरकार सधैँ जनताको तमासा मात्र हेरेर बसिरहन्छस् किन बनिदिन आखिर तमाथि कसको दबाब छ सरकार कविता गर्ती मगर्जी सानापा चौध सल्यानबाट यसरी हामीहरू समक्ष आउनुभयो प्रश्न सरकारलाई राख्दै हुनुहुन्थ्यो अब पनि श्रोता कार्यक्रममा हामी अर्को एउटा गीत सुन्नेछौँ उहाँसँग मुक्तक छ कपिल मणिजीको दाङ तुलसीपुर उहाँको घर हो मुक्तककार कपिल मणिजी निकै मिठो मुक्तक लेख्नुहुन्छ उहाँको मुक्तक मुक्तक सँगसँगै अर्को एउटा साङ्गीतिकको शैली तपाईँलाई श्रोता यादहरूले किन यसरी प्रहार गरिरहेको छ यादहरूले किन यसरी प्रहार गरिरहेको छ मुटुमा घाउ लगाई बारम्बार गरिरहेको छ बोल्न कोच्छु विगत किन बारुली लागिदिन्छ हुन सक्छ कसैले याद लगातार गरिरहेको छ तिम्रै यादमा कपिल मणिजीको मुक्तक सँगसँगै यो गीत तपाईँले सुन्नुभयो तपाईँहरूले मायाले पठाउनुभएका मुक्तक अझ धेरै छन् मसँग मैले यो पाला भने तपाईँहरूले पठाउनुभएका बाँकी मुक्तकलाई कार्यक्रममा जोड्न सकिन सुरक्षित राख्नेछु तपाईँहरूको माया अर्को साता पक्कै तपाईँहरूले पठाउनुभएका मुक्तक म लिनेछु कार्यक्रम सुन्दै जाँदा तपाईँलाई पनि मुक्तक पठाउन मनभयो प्रतिक्रिया बाँड्न मनभयो भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ Muktak Mala at the rate Gmail dot कममा मुक्तक मेल गर्न सक्नुहुन्छ मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा मुक्तक तथा प्रतिक्रिया बाँड्न सक्नुहुन्छ यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद प्रविधि समेसनका निमित्त प्रेमजीलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई सुटुक्क सम्झँदै मदन भण्डारी आजलाई पनि छोड्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा भरू नमस्कार शुभरात्री किन जस्तो लाग्दैछ म त तिम्रो बेहुला तिमी त मेरो बेहुली बेहुली त बाजा बजाई बजाई हो सजाए जिउँदो तिम्रो भर्नेछु उनको खाली पानामा तिम्रै नाम कोर्नेछु फुलमालाले सजाए जिउँदो तिम्रो भर्नेछु उनको खाली पानामा तिम्रै नाम कुर्नेछु यो जुनीलाई मात्र होइन साथै जन्म मेरी बेहोली किन सपना